अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर रेडियो बाराही उनान्से दशमलव दुई मेघाज र W W W dot radio Barahi dot com मार्फत संसारभर प्रसारण भइरहेको कार्यक्रम शब्द शिविरमा यहाँलाई स्वागत छ म रूपिन्द्र प्रभावे हरेक हप्ताको बिहिबार राति सभा नौ बजेदेखि कृति वाचन गरिने कार्यक्रम शब्द शिविरका केही श्रृङ्खलाहरूदेखि हामी क्रमशः उपन्यासकार मनिषा गौचनको उपन्यास ओलीको डायरी वाचन गरिराखेका छौँ आज पनि यही एउटा सिलसिलाको अर्को एउटा उपखण्डमा हामी उपस्थित भइसकेका छौँ ओलीको डायरी मनिषा गौचनले पछिल्लो पटक लेखेको एउटा चर्चित उपन्यास हो यो उपन्यासमा उठान गरिएका विषय वस्तुहरू तपाईँ हामीले भोग्दै आएको देख्दै आएको सुन्दै आएका विषय वस्तुहरू रहेका छन् तसर्थ पनि आम पाठकले यो उपन्यासलाई निकै रुचाएर पढेको पाउन सकिन्छ प्रियजन उपन्यासकार मनिषा गौचनको उपन्यास होलीको डायरीको वाचन अब हामी तपाईँलाई सुनाउने क्रममा छौँ आज सबै साथीहरू मेरो घरमा आए समय बितेको पत्तै नहुने गरी खेले मेरो भने हरेक मिनट छटपटीमा बित्यो उनीहरू आफ्नो घर फर्किएपछि बल्ल मन हल्का भयो त्यसपछिको शून्यतामा एकैछिन आराम गर्न थाले तर अचानक मनमा नाना थरी कुरा खेल्न थाल्यो मलाई आफू हिँडेको बाटो पुरै गलत लाग्न थाल्यो मन भुलाउने यो तरिका ठिक होइन भन्दै मैले आफैलाई धिक्कार्न थाले म हिँडेको बाटो केवल समय बिताउने बहाना मात्र रहेछ समय त आफै बितिहाल्छ किनभने समय नियमबद्ध हुन्छ यसको नियम कठोर छ यसका नियमलाई कसैले पनि केही गर्न सक्दैन अर्थात् समय गतिशील छ न समयलाई कसैले धकेल्न सक्छ न कसैले तानेर आफूसँग राख्न नै सक्छ समयलाई बिताइदिने कुरा ठानेर बरु मैले आफ्नै जिन्दगीलाई अन्धकार अस्तित्वहीन खाडलमा त्यसै धकेलिरहेकी पो रहेछु अनेक थरी सोचाइमा टाउको भारी भएर आयो त्यसैले बिस्तारमा ढल्किए उनीहरूले रित्याएका जुठो बोतल र प्लेट टेबलमाथि छरपष्टै छन् उठाउन पनि मन लागेन मलाई बरु केही बेरका लागि यी दृश्यहरूमा भुल्न मन लाग्यो कता कता यी रित्ता प्लेटहरू र बोतलहरूमा मैले आफ्नो अस्तित्व मिल्केको पाएँ त्यसैले बेसरी आँखा चिम्ले त्यसपछि कुन बेला निदाएछु पत्तै भएन बिउजिता त मध्यरात भइसकेको रहेछ खाना नखाएको भए पनि भोक लागेन सिरानी छेउको हुस्की हेरे रगत जस्तै रातो लाग्यो तर मैले यस्तो धेरै पिइसकेकी छु यो त मेरो निदाउने औषधि नै भएको छ यो मध्यरातमा म निदाउनु पर्छ नत्र छटपटी भइरहन्छ रगत जस्तै लागे पनि फेरि पिदिए मेरो पिउने बानी भइसकेको छ त्यसैले घुटु घुटु पिए तर आज किन हो पिएर पनि निन्द्रा पटक्कै लागेन पिएको हुस्कीले झन्झन बिउझाए मलाई भोलिको दिन सम्झे छरपष्ट तासका पानाहरू हुकुम चिडी इट्टा बासा एक्का अनि क्विन रानी मलाई लाग्छ यो बङ्गलाकी राजा विहीन रानी कति कति अभागी छु म अनि फेरि पाँच सय र हजारका नोट अहो थोक्न मन लागेर आयो मलाई अह भोलि त जाँदै जान्न मन मनै मुरमुरिए नसाबाट मुक्त हुनै पर्छ कठोर अठोट लिए हो तास खेलेर रक्सी पिएर मनको पीडा हराउने भए अस्मिताले आत्महत्या किन गर्थे होली यही जमातको संगतका कारण अस्मिता झन पीडित भई र मरे कुनै दिन म पनि त्यसरी नै मर्नु पर्यो भने अहो मेरो पनि आत्महत्या नै म आफूलाई मार्न सक्दिन म पर्छ यो जीवन फेरि भेटिने चिज होइन जब मृत्यु आउँछ तब सदाका लागि रात पर्छ र निधाउनु पर्छ चिरकाल बिउझाउन कहिल्यै बिहानी आउने छैन हो त्यसैले जति बाँचिन्छ बाँच्नु पर्छ आफैले आफ्नो मृत्युको रात डाक्नु हुँदैन जीवनदेखि आत्तिनेहरू कातर हुन् म अस्मिता जस्तै कातर हुन चाहन्न उसले समयको बाटोमा आँखा देखिन अगाडि जे देखे त्यही अनुसार हिँडे त्यसैले समयका मोडहरूमा ऊ असन्तोष असफलता र पीडाले ग्रस्त भएर मरे तर मैले अब समयको बाटो देख्नु पर्छ आफ्नो अस्तित्व रहने त्यही जीवन उपयोगी बाटोलाई अँगाल्नुपर्छ समयको रङसँग मिल्ने गरी जीवनलाई नयाँ रूपमा बदल्नु पर्छ यही कुराको कमीले गर्दा मैले अहिलेसम्म केही भेटाउन सकिन जे भेटेकी छु ती सबै केवल मूल्यहीन र औचित्यहीन अतीत भएर बितेको छ अतीतबाट मैले केही जान्नै पर्छ नत्र मेरो जिन्दगीको कुनै अर्थ नै हुने छैन यो मध्यरातमा मेरो मन अनेक तर्कना र भावनाले विस्फोटन हुन खोज्यो कोठाको एक कुनादेखि अर्को कुना हुँदै भौतारी रहे अब पुग्नुपर्ने नयाँ ठाउँ के हो कहाँ हो मेरो मनले खोज्यो सायद यही खोजाइमा रात अनिदो भएर बित्नेछ आज अस्मितालाई सम्झेर झन् वैराग्यसँगै आफ्नै जीवनको नयाँ रूपको खोजीमा सलबलाउन थाले म अस्मिता तिमीले जीवन खेर फाल्यो तर तिम्रै कारण जीवनलाई परिस्थितिसँग बाँध्न सिक्नेछु तिम्रो जीवनलाई मूल्याङ्कन गर्दा मैले मेरो जीवनलाई झन अर्थहीन पाएकी छु अब यो जीवनलाई म पुरानो जीवन भन्छु र यसलाई बदल्छु तिमीबाट जीवनको पाठ सिके कुनै दिन तिमीले भनेकी थियो मैले आफ्नो जीवन बर्बाद गरे साँच्चै हो रहेछ जीवन बन्नु र बर्बाद हुनुमा कारण हामी आफै हुँदा रहेछौ जे होस् तिमी मेरो लागि प्रेरणा भएर मर्यौ यदि तिमीले बाँच्ने प्रयास गरेकी भए म मेरो थुप्रै पैसा तिम्रो उपचारमा खन्याइदिने थिएँ त्यसपछि तिमी र मैले अर्कै जीवन बाँच्ने थियौ हामी हाम्रा साथीहरूलाई पनि बदल्ने थियौ म एक्लै एक्लै बरबराइरहे यदि मान्छेको आत्मा नमरेर कतै घुमिरहने भए के अस्मिताले सुनि त मेरो कुरा के नमरेको आत्मालाई सब थोकको चेतना हुन्छ भने उसले मेरो कुरा बुझी त मान्छेको शरीर मर्दा पनि नमर्ने आत्मालाई खै कसरी बुझौँ म रात थाहै नपाई बित्यो तनावले पनि समय सकिएको पत्तै नहुने रहेछ अचम्म यो अनिदो रातको असर ममा एक रत्ती पनि परेन ममा झन स्फूर्ति छाएको छ आज मन निकै हलुङ्गो भएको छ ऐना हेरे अनुहारमा अलिअलि खुसीको रङ छाएको अनुभव गरे यो अनुहारमा अझै आत्मबल र विश्वासको रङ भर्न मन लाग्यो पक्कै यो मेरो जीवनको नौलो रङ हो र यो सायद केही हुनुको संकेत हो अहो म बाहिर ननिस्किएको दुई महिना भइसक्यो जिन्दगीलाई त्यो मोडबाट टपक्कै टिपेर यो मोडमा ल्याउन सकेकीमा खुसी लागिरहेछ आजकल फरक अनुभूतिका साथ फरक समयको भोग गर्न थालेकी छु धेरै पटक साथीहरूले फोन गरेर बोलाए तर गइन अब कहिल्यै जाँदिन पनि नमिठो सपना जस्तै लाग्छ ती साथीहरूसँग बिताइएका वर्षहरू उपलब्धिविहीन त्यो जिन्दगी केवल नाटक जस्तै भयो त्यसमा मेरो अभिनय शीर्षक विहीन नाटकमा भन्दा फरक थिएन जुन घरिघरि नेपथ्यमा गएर फेरिन्छ निकै आनन्द लागिरहेको छ यसरी घरभित्रै बसिरहँदा पनि आनन्द हुँदो रहेछ आज भने बाहिर निस्कन्छु तर ती साथीहरू भेट्न होइन त्यस हुलको परिवेशलाई त अब त्यागिसकेकी छु रिक्तता होइन रमाइलो लागिरहेको छ बाहिर निस्कनु पर्ने तर बिहानैदेखि झरी परेकाले घरभित्रै छु झरी रोकिने क्षण पर्खिरहेकी छु एक कप तातो कफी लिएर झ्यालनेर उभिए बाफ उड्न थाल्यो यो बाफ पनि आकाशीय र पानीको कण बन्छ गजब लाग्छ प्रकृतिको यो नियम पनि एकनाशले परिरहेको यो झरी पनि असाध्यै मन पर्यो कफी झरीको स्वादमा पिरहे रहे धेरै कप कफी रित्याए तर झरी रोकिएन टिभीमा गीत आइरहेको छ दीप श्रेष्ठको आवाजमा बितेका कुराले केही चोट लाग्दा तिमी टाढा हुँदा धेरै दुःख लाग्छ मलाई जस्तो तिमीलाई पनि गीतले जे जे भने पनि मलाई जस्तो भने उसलाई पक्कै भएको छैन होला स्थायी पछि अन्तरा सुन्न नपाउँदै गेटको घन्टी बज्यो यस्तो पानी परेको बेलामा को आएको होला झरीमा भिज्न मलाई मन नलागे पनि गेट खोल्नै पर्यो कुनाको छाता टिपेर बाहिर निस्किए गेट बाहिर रुमा ठिङ्ग उभिरहेकी थिए न छाता ओढेकी थिए न कुनै ओढ्ने नै हाँसो हराएको लुत्रुक्क गलेको उसको कमजोर अनुहारलाई देखेर मलाई अनौठो लाग्यो किन यस्तो भई तर केही नसोधी गेट खोलिदिए मलाई देखेपछि उसले अनुहार झन अध्यारो पारे खै के भनौँ छक्क लागेर आयो सहानुभूतिको भावमा टाउको हल्ला भित्र जाने इसारा गरे ऊ नेतृक्क भिजेकी थिए तैपनि जाडोको आभास थिएन उसमा बरु उसको अवस्था देखेर मलाई जाडो भयो शरीर जिरिङ्ग फुल्यो रुमा लुगा निकालिदिउँ तिमी त नेत्रुकै भिजिछ्यौ उसलाई भने तर ऊ केही बोलिन चुपचाप भित्तामा हेरिरहे मात्र ऊ वास्तवमा भयभीत मुद्रामा थिए अचानक घोरीको झोक्का जस्तै गरी आए रुमा के भयो तिमीलाई मेरो प्रश्नले उसको आँसुको दह भत्कियो थामिन नसकेर उर्लियो उसको आँसुको तलाउ ऊ त्यसपछि सोफामा अनुहार जोताउँदै जोड जोडले रुन थाली सधैँ रमाइलो स्वभावकी रुमाको यो ताल देखेर तिन छक्क परे रमाइलो गर्न पाउँदा ऊ छोराछोरीलाई बिदाको बेलामा पनि होस्टेलमा लिन जान बिर्सन्थे मैले उसलाई एक दुई पटक भनेकी थिएँ रुमा एक्लै छेउ छोराछोरीलाई सँगै राखे हुन्न तिमी पनि त एक्लै छेउ बस्न सकेकै छेउ नि होइन र उसले जवाफ दिन्थे म त मेरो बच्चा भइदिएका भए आफैसँग राख्ने थिएँ यसरी एक्लै किन बस्थे र मैले भनेकी थिएँ तर उसले नमिठो जवाफ दिएकी थिए जन्माउनु पर्थ्यो नि त उसको कुराले मेरो गला अवरुद्ध भएको थियो थाहा छैन किन आज यसरी ऊ चौपट्ट रोइरहेकी थिए भन्दा पहिले मलाई लाग्थ्यो उसलाई रुन पनि आउँदैन होला तर परिस्थिति आफैले मानिसलाई रुन हाँस्न सिकाउँदो रहेछ मनमा यस्तै कुरा सोचे उसको रुवाई रोकिएन खुब भक्कानिएर रोई उसलाई सम्हाल्न खोजे तर ऊ झन भत्किए मानौ ऊ भित्र डर लाग्दो पहिरो गइरहेको छ त्यसैको थर्कोले ऊ अत्तालिएकी छे रुँदा रुँदै र कामेकी छे उसको आँखाको पानीले मेरो मन रुझायो उसको पीडाको गहिराईमा पुग्न मन लाग्यो प्रति सहानुभूति उर्लियो उसको तनाव र चोट उसको हृदयको गहिराईमा पुगेर हेर्न मन लाग्यो मैले खोतल्ने प्रयास गरे तर ऊ झन गाँठो परि परि रोई उसको यो चाला देखेर म थाके हुन त रुँदा पनि हलुङ्गो हुन्छ त्यसैले उसलाई रुन दिएर म झ्यालपट्टि गए बाहिर आकाश पनि रुमा जस्तै भएर रोइरहेकी थिए धेरै बेरपछि मात्र उसको रुवाई थामियो उसका आँखा अलिअलि उभाए र गलेको शरीर थन्काए कपाल सम्हालेर चुल्ठो पारी अब केही भन्ले कि भनेर मन कौतूहलपूर्ण भयो तर फेरि क्षण भरमै उस अनुहार पारे र पुनः रुन थाले टिभीमा के के कार्यक्रमहरू सकियो थाहै भएन समाचार आइरहेको थियो झरीले सयौं घर डुबानमा मुठभेडमा मृत्यु विद्यार्थीको अपहरण शिक्षकको हत्या एम्बुसमा एम्बुलेन्स गर्भवतीको मृत्यु नेपाल बन्दका कारण दुई गर्भवतीको बाटैमा मृत्यु आदि आदि समाचार सुन्ने बित्तिकै म दिदीलाई सम्झन थाले जो युद्ध विरामको खबरले खुसी हुँदै खेती गर्न गाउँ गएकी थिइन् तर युद्ध विराम फेरि भङ्ग भयो सोच्न थाले उनी सहर फर्किन्छन् या के गर्छिन् अब मुलुकको यो गति भइरहेको बेला हामीलाई कुनै वास्ता भएन खालि पैसाले ठडिएको महल भित्र मन लाग्दो गरी जीवन बाँच्न चाह्यौं रुमा अझै झोक्राइरहेकी थिए मैले तत्काल उसको यथार्थ बुझ्नु जरुरी थियो सहजताका लागि उसका छोराछोरीको प्रसङ्ग निकाले प्रवेश र प्रियालाई त ठिकै छ अँ ठिकै छ एकदम मसिनो बोलीमा जवाफ दिए त्यसो भए के भयो त मैले पुनः प्रश्न गरे म बर्बाद भए एक सासमा उसले भने कसरी मैले आत्तिँदै सोधे ऊ फेरि रुन थाली नरौ न के भो बरु राम्ररी भन कसरी भनौँ म ऊ झनै आत्तिए भन न तिम्रै साथी त हुँ म समस्या भए मिलेर समाधान गरौँला कृष्ण नै खोजेकी थिएँ तास र रक्सीको खाडामा मिलेको यो मित्रता तर ऊ त्यही साथीत्वको नाताले मेरो सम्मुख आए त्यसैले साथीको हैसियतले उसलाई सक्दो मद्दत गर्नु कर्तव्य ठाने ऊ सोफाबाट जुरुक्क उठेर मसँग टाँसिए सायद मसँग ठुलै आशा गरी उसले उसको रुवाई सकिएन बरु झन बढ्यो नेतृक्क भिजेको उसको शरीरबाट बाफ उडिरहेको थियो मलाई नै भिजायो हिँड लुगा फेर भो पर्दैन यति भन्दै ऊ म भन्दा अलि पर गएर बसिए मेरो हेराई उसको शरीरमाथि खेल्न थाल्यो ऊ भन्दा फरक देखेकी छे भिन्न छ उसको शरीर कता कता के के नमिलेको जस्तो मेरो हेराईमा ऊ असहज देखि असजिलो पारामा सल तान्दै छोप्न थाले उसको फेरिएको शरीर आखिर के को लागि छोप्नु जुन देखिसके मैले र देख्ने छन् पछि सबैले मैले थाहा पाए पनि उसैको मुखबाट सुन्न चाहन्थे वास्तविकता त्यसैले सोधे ल भन के बर्बाद भयो म कंगाल भए कसले बनाए कंगाल जवाफ थाहा भए पनि सोधे त्यो पापी दीपक आखिर उसले त्यसैको नाम लिए जसको अनुहार रुमाको त्यो गति देख्ने बित्तिकै मेरो मानस भरि फन फनी घुमिरहेको थियो त्यसको नाम सुनेर अभाग भए म प्रष्ट बुझे पनि बुझ पचाएर भने मैले के भन्दैछु राम्ररी भन हो मलाई बर्बाद बनायो त्यसले त्यो दीपकले के के गर्यो त्यसले मेरो सब थोक लुट्यो पैसा गहना सबै रित्याएर मलाई छोडेर भाग्यो कहिले आज राति राति कसरी आएछ त ऊ मसँगै थियो यो जवाफसँगै ऊ झोक्राई रातो पिरो हुँदै उसको त्यो अनुहार देखेर दया होइन घृणा जागेर आयो तर के गर्नु भए भरको गाली गर्न मन लागे पनि गाली गर्न सकिन बरु चुपचाप हेरिरहे त्यसलाई आफ्नो बनाएर तिमीले धोका पायो रुमा हो ओली धोका र पाप दुवै पाएकी छु मतलब मेरो पेटमा उसको पाप पनि छ आफू भित्रको सन्तानलाई पापको नामाकरण गरी उसले मलाई भने त्यो सन्तान नाजायज सम्बन्धको परिणाम भए पनि त्यसमाथि प्रेमको शब्द बोल्न मन लागेर आयो किन पापको नाम दिन्छौ यसको के दोष छ उसले तिमीमाथि जे गरे पनि त्यो तिम्रै स्वीकृतिको कारण हो भने किन त्यो सन्तानलाई दोषी बनाउँछौ के गरौँ त म के गर्छौ त अब मेरो जवाफका लागि ऊ भुइँतिर हेरेर झोक्री भुइँसँग जवाफ खोजी या दुःख पोखी आखिर भुइँ भुइँ न हो जतिले कुल्चेर हिँडे पनि चुपचाप सही रहन्छ आफ्नै दुखाइ व्यक्त गर्न नसक्ने भुइँले अरूको दुःखमा कसरी पो सहानुभूति दिन सक्छ र अन्तत बलैले शिर उठाएर मलाई हेरी मेरा दुई हात समातेर बाँच्नका लागि साहस मागे निरीह नजरले समस्याको समाधान सोधे तर त्यही पल म रित्तिँदै गए रुमाको जीवनमाथि छरपष्ट भएर माथिएको आँधी बेहरीले मलाई अन्यलग्रस्त बनायो म विचारहीन भए केही सोच्नै सकिन कुन उपाय बताऊ म स्तब्ध भएँ उसको अवस्थाले केवल टोलाएर उसको त्यो विपत्ति हेरिरहे ऊ झन झन अतालिँदै गई भए भरको बल लगाएर मलाई झट्कार्न थालि म हल्लिरहे एउटा नाङ्गुर रुख झै अन्तत ऊ थाकी सायद बुझे नाङ्गुर रुखको अस्तित्व थकित रुमा जुन बाटो आएकी थिए त्यही बाटो फर्किए गेट उघ्रेको आवाज सुन्ने बित्तिकै बरान्डाको डिलमा गएर हेरे तर रुमा झरी भित्र हराइसकेकी थिए यतिखेर मेरो मनले बोलाउन थाल्यो रुमा रुमा तर अझै सोच्न सकिन उसलाई कुन उपाय दिउँ भनेर प्रवाह झरीमा निस्किएर कहाँ पुगे म भने यही बरान्डाको डिलबाट धेरै बेर उसको त्यो आकृतिलाई पछ्याइरहे झरी झन बेजोडले बर्सिन थाल्यो लाग्यो झरीले पनि मलाई धिक्कारी रहेछ त कस्तो अभागी मित्र thank you भयभरको सबै पीडा हामी स्वास्नी मान्छेले नै भोग्नु भोग्नुपर्ने भरको गल्तीको सजाय स्वास्नी मान्छेले नै पाउनु पाउनुपर्ने सँगसँगै गल्ती गर्ने पुरुषले भने जति पटक गल्ती गरे पनि त्यो गल्तीले उसलाई समाजमा कुनै असर नगर्ने कति अनौठो चलन छ यहाँ एउटी निरीह स्वास्नी मान्छेसँग मोज गर्ने पुरुष सजिलै भाग्न सक्छ तर स्वास्नी मान्छे भने अपहेलित हुन्छ र आत्महत्या गर्नसम्म बाध्य हुन्छ र दोषी त्यही स्वास्नी मान्छे हुन्छ प्रकृतिले पुरुषलाई पनि गर्भवती हुने शरीर दिएको भए पटक पटक दुहिन्थे होलान् अबोध शिशुहरू धन्य प्रकृतिले पनि पुरुषलाई अलग्याएर नारीलाई आमा हुने सौभाग्य दिएको छ तैपनि यो सौभाग्य कतिपय नारीका लागि अभिशाप बनेको छ आज रुमा यसैको पात्र भई वास्तवमा प्रकृति र परम्पराको नाममा समाजले नारीको चरित्रमाथि खेलवाड गरेको छ यो खेलमा सधैँ नारीको भयानक हार र पुरुषको सधैँ जित हुन्छ नारी र पुरुष बीचको असमानता नै यो खेलको कारण हो पुरुष स्वतन्त्र छन् तर नारी खुम्चिएर बाँच्न विवश यस्तो परम्परा रहेसम्म समाजमा दीपक जस्ता पुरुषले रुमा जस्ता नारीका जीवनमा तुफान चलाइदिनेछन् जसले रुमा जस्ताहरूको जीवन बर्बाद पारिदिनेछन् तैपनि यस्तो दुष्कार्यबाट पुरुषले बहादुरीपूर्ण कार्य गरेको बोध गर्नेछन् र नारीका अस्मिता लुट्ने यस्ता अपराधहरू भइ नै रहनेछन् आफू पनि नारी हुनुको कारण यी सामाजिक विकृतिहरूले आज मलाई भत पोलिरहेको छ केही दिनपछि उसको घरमा फोन गरे फोन एकजना पुरुषले उठायो हेलो रुमालाई पाउन रुमा छैन कहाँ गई खै थाहा छैन चार पाँच दिन भयो सायद उसको श्रीमान होला विरक्तिएको स्वर थियो परिस्थितिले कहिले झुलाए पनि कहिले त खुबै दौडाउँदो रहेछ हो म यो समयमा अचेल जोडले दौडिरहेकी छु अनौठोसँग पार गर्दै रहेकी छु जिन्दगीको यात्रा पहिलाको लक्ष्य बेगरको मेरो जीवनले आज लक्ष्य खोजिरहेको छ आफ्नो अस्तित्व खोजिरहेकी छु यो खोजाई मेरो अन्तर्मनको चाहना हो म जीवनमा हरियाली छाएको देख्न खोजिरहेकी छु उराट र उजाड लाग्दो जीवनको छटपट्टि भुलेर मधुमास खोजिरहेकी छु विगतमा जीवनका कराहरूलाई बियर र रक्सीले सिन्चे पनि अब बसन्त पर्खिएकी छु अब अह त्यसो हुन दिन्न क्षणिक सुखानुभूति भए पनि जिन्दगीको रूप कहिल्यै फेरिएन बरु झन चोटहरू थपिए त्यसै कारण पटक पटक दुखे कहिले अस्मिताको मृत्युसँग दुखे त कहिले यसरी रुमाको बर्बादी शान्तिसँग त्रस्त हुन पुगे यी सङ्गिनीहरूलाई हिँड्दा हिँड्दै एक क्षण बिसाएर छोडिने चौतारी झै बिर्सिदिनेछु उनीहरूसँगको संगत पीडा भुल्ने बहाना मात्र थियो भन्ने ठानुला अब आखिर तिनैका सङ्गत र भेटले अस्मितालाई पीडा दियो मलाई हिन्ता बोध र विरक्त लाग्दो अनुभूति दियो जे होस् यी थरी थरी साथीहरूसँगको सङ्गत पनि जीवनको एउटा पाटो भनेको छ मिठो अनुभूति नदिए पनि सजिलै भुल्न सक्दिन तर अचम्मैका थिए साथीहरू दिनभरि श्रीमानको कमाईमा रजाई गरे पनि श्रीमानकै अभावले रातभरि छटपटिएको पाइयो हुन त उनीहरू मात्र होइन यहाँ धेरै स्वास्नी मान्छेले यस्तो कुण्ठा र पीडा सहनु परेको हुन सक्छ नसहने हो भने यसरी रुमा जस्तै बर्बाद हुनु पर्दो रहेछ जीवनको बाटो देख्न नसक्नेहरूका लागि यो समाज अँध्यारो रहेछ अँध्यारोमा दीपक जस्ता घातक सिकारीहरूले पासो थाप्दा रहेछन् अन्तर मनले नहेरी हिँड्ने हो भने रुमाले जस्तै पासोमा गला कस्नु पर्दो रहेछ साँच्चै पुरुषका नजरमा नारी मनोरञ्जनका साधन मात्र रहेछ चियाको गिलास दिँदा हातका औला छोएर आनन्द मान्ने पुरुषहरू धेरै छन् यहाँ मैले पनि भोगेको छु त्यस्तो व्यवहार त्यसैले पुरुषका अगाडि आफूमा संयम र विवेक हुनु पर्दो रहेछ भन्ने ठान्छु हो धेरै अनुभव गरेकी छु पर पुरुषका उत्तेजक गन्ध तर कसैकी पत्नी हुँ भन्ने आदर्श मबाट एक पल पनि हराएन कुनै कुनै बेला उत्ताउलिन खोजेको मनलाई जतनले सम्हालिरहे अचेल भने यस्तो लाग्न थालेको छ कि मनलाई सम्हालेर शरीरमाथि अपराध गरिरहेकी छु यो अपराध नै हामी स्वास्नी मान्छेको पवित्रता हो रे जबकि यहाँ पुरुषले भने पवित्रताको परीक्षा दिनु पर्दैन यस अर्थमा यो समाज पनि कति पाखण्डी छ यहाँ पुरुष भने अपवित्र हुँदा पनि समाजलाई कुनै असर पर्दैन तर कुनै स्त्री परपुरुषसँग बोल्दैमा पनि जुठो भएको मानिन्छे कोही पुरुषसँग मित्रता घाँच्दा पनि घृणित हुन पुग्छे अझ उसको शरीर लसपसियो भने त बाँच्नै नहुने अपवित्र भन्छे त्यसैले त धेरैले आत्महत्या गर्छन् यसरी आत्महत्या गरेपछि पनि उनी माथिको अपवित्रताको दोष मेटिन्न नारी प्रति समाजको यही धारणाले हरेक पाइलामा नारी पुरुषलाई असुरक्षित महसुस गर्छ त्यसैले डरै डरको कारणले विचलित हुन्छ र बाटो बिराउँछ हुन पनि मन र शरीरको द्वन्द बीच बाँच्नु पर्छ स्वास्नी मान्छेहरूले पुरुष भने आफ्नो मन र शरीरले जे मागे पनि पूरा गर्न स्वतन्त्र हुन्छन् आखिर दीपकले पनि त धनमाल सँगसँगै स्त्री शरीर पनि भोग्यो तर किन não, o मनलाई एउटा बेस्या पुरुष भन्दा फरक लागेन किनकि सम्पत्तिका लागि उसले आफ्नो शरीर केही समयलाई रुमालाई भोग्न दियो तर रुमा उसको शरीर भोग्न सके नाङ्गै भएर रित्तिए यसको अर्थ यो पनि होइन कि पुरुषले स्वास्नी मान्छेको अस्तित्व नै नङ्ग्याउँछन् यहाँ धेरै त्यस्ता पुरुष पनि हुन्छन् जसलाई चिन्न जान्नु पर्दो रहेछ निकै लामो समयपछि मेरो मनमा पनि एउटा पुरुषसँग भेट्ने इच्छा जागेको छ त्यो पुरुष नयाँ नभएर उही पुरानो पुरुष जसले मेरो सिउँदो रङ्गायो मलाई उसैको बनायो खै किन हो उसले मलाई आफ्नो बनाए पनि मैले उसलाई जति आफ्नो ठाने पनि ऊ मेरो हुन भने नसकेको पीडाले मलाई पोलिरहेको छ यति लामो जीवन ऊसँगको वैवाहिक बन्धनमा अल्झिएर बितेको छ ऊ पनि यो पवित्र बन्धनलाई मानेर मेरो पति हुनुको सीमामा बाँधिएर बसेको होला सायद यो प्रश्नको जवाफ म आफैले खोज्नुपर्छ मनमा माथिको शङ्का पालेर आफैलाई सताउनु हुँदैन मैले ऊ र म बीचको वास्तविकता खुल्नु जरुरी छ नत्र अबको बाँकी जीवन पनि केवल उसैको पर्खाइमा अर्थहीन भएर बित्नेछ मैले आज यो जान्नै पर्छ कि हाम्रो सम्बन्धको आधार के हो त त्यो विवाह त्यो साढे दुई महिनाको उठबस कि उसको यो महल खै कुन आधारमा हामी बीचको सम्बन्ध रहेको छ अनौठो लाग्छ आफ्नै परिवेश जति सम्झ्यो उति नकारात्मक सोचाइले पीड़ित बनाउँछ अब त धेरै सोच्न हुँदैन बरु जति सक्दो चाँडो उसलाई भेटेर मनलाई सफा पार्नुपर्छ यी सोचाइले उत्प्रेरित गरे पनि उसलाई भेट्न सजिलो छैन यसका लागि मनै उसम्म पुग्नु पर्ने हुन्छ पुगेर मात्र पनि हुँदैन उसको दिनचेरा र व्यवहार खोतल्न सक्नुपर्छ मैले यसरी मनमा एक्कासी अमेरिका पुग्ने इच्छा पलायो थाहा छैन पुग्न सक्छु या सक्दिन यो इच्छा निरन्तर बढिरह्यो समय निरन्तर बगिरहेको छ बगिरहेको समयसँग मेरो कठोर संघर्ष चल्न थाल्यो थाहा छैन संघर्षले कुन रूप लिने हो अमेरिका जानलाई नागरिकता पासपोर्ट बनाउन थाले नागरिकताका लागि जिल्ला प्रशासन पुगे नागरिकता फाँटको एकजना कर्मचारीले एउटा फारम भर्न दियो चुपचाप सबै भरेर उनलाई बुझाए फाँटको कर्मचारीले भन्यो तपाईँको श्रीमानको नागरिकता दिनुहोस् मैले भने छैन विवाह दर्ताको प्रमाण पत्र त होला नि त्यो पनि छैन अनि किन श्रीमती लेखेको त एउटा झर्किलो प्रश्न गर्यो म विवाहित हुँ त्यसो भए विवाह दर्ता किन गर्नु भएन तपाईँको श्रीमानको नागरिकता बिना तपाईँको नागरिकता बन्दैन उसले भन्यो त्यसो भए म के गरौँ उसँग उपायको भिख मागे ऊ फेरि झर्केर बोल्यो के गर्नु नि अहिले जानुस् बाबुको नागरिकता ल्याएर बनाउनुहोस् उसको यो वचन निकै रुखो भए पनि मेरो आँखा खोल्ने माध्यम बन्यो त्यसपछि ट्याक्सी चढेर सरासर माइती गए बाटोभरि अनेक थरी वेदनाको लहर छुट्न थाल्यो पटक पटक चोइटिए मुटुका टुक्राहरू सड़कको कोलाहल भन्दा ज्यादा भयो मेरो मनको कोलाहल आफैदेखि त्रस्त भए यो कोलाहलले भरिएको मनलाई कतै छोडेर नदेखिने ठाउँतिर भाग्न चाहे तर यो चाहना फगत कल्पना मात्र हो सजिलै मनलाई छोडे छोडेर भाग्न सकिने भए संसारको लीला नै फरक हुने थियो मनलाई त्यागेर भाग्नु जीवनलाई छोडेर भाग्नु हो जीवनलाई छोडेर भाग्नेहरू मृतक र मानसिक सन्तुलन गुमाएकाहरू बाहेक को हुन सक्छन् र मानसिक सन्तुलन गुमाएकाहरूको पनि छातीको कुनै कुनामा मन लुकेकै हुँदो रहेछ नत्र किन रुन्छन् ती किन हाँस्छन् ती चटक्कै छोड्न सकिने मन भए जीवनमा अनेक दुख पीडा आदिको अनुभूत गर्नुपर्ने नै थिएन होला जीवनमा आइपर्ने अनेक उतार चढावले मन दुख्न छोडेन मनको रोग निकै भयानक हुँदो रहेछ क्षण क्षणमा रहने यो दुखेको मनभित्र स्वास्नी मान्छे भएर जन्मनुको पीडा दौडमा भाग लिएको खेलाडीले झैँ दौडिन थाल्यो त्यो खेलाडी थाकेन तर म थाकेँ प्रश्नै प्रश्नको लाम लाग्यो छाती भरि किन आफ्नो नामले मात्र चिनिन सकेन नारी किन नामको अगाडि सम्बोधनहरू खोजिन्छन् जुन सम्बोधनले एउटी नारीलाई फरक फरक परिचय दिन्छ जबकि पुरुषलाई ती सम्बोधनको कुनै आवश्यकता छैन एउटा बोलाइने नाममा समेत सम्बोधन र थर फेरिने यो चलन किन महिलाको लागि मात्र दाम्पत्य जीवन जिउनुमा दुवैको समान हात हुन्छ तर समान स्तर चाहिँ किन हुँदैन आफ्नै जीवन साथीसँग किन झुकिरहनु पर्छ स्वास्नी मान्छेले यो कस्तो परम्परा कानुन र नीति नियम हो नारीले आफ्नो सर्वस्व पुरुषकै खुसीका लागि समर्पित गर्नुपर्ने बाध्यता किन पर्छ मेरो नागरिकताका लागि मेरो श्रीमानको नाम खोजियो उसको नभएपछि मेरो बुबाको खोजियो तर आमाको खोजिएन जताततै किन पुरुष नै अघि नारी र पुरुष बीचको सामाजिक र कानुनी असमानताका कुरा सम्झेर बाटोभरि साह्रै चित्त दुख्यो यहाँ नारीले आफू खुसी बाँच्न पाउँदैनन् हरेक पाइलामा पुरुषको नाम जोडेर चिनिनु पर्दो रहेछ विवाहिता नारीले हरेक मामिलामा पुरुषकै अनुमति लिएर मात्र चल्नु पर्ने रहेछ नारीको आफ्नै नाम भने पटक पटक मेटाउने प्रयास गरिँदो रहेछ शारीरिक रूपले नै नारीको हत्या भइरहेको छ छोरी भएमा गर्भपतन गरेर भ्रूणको हत्या गरिन्छ यो प्रवृत्ति अहिले यहाँ बढ्न थालेको सुनिन्छ यसरी नारीलाई विभिन्न तवरले मारिन्छन् घरदेखि सजिलै फ्याँकिन्छन् जन्मिने नपाएका छोरीहरू टाढा कुखुरा के गर्नु मेरै साथी जिनुले पनि गर्भमा छोरी छे भनेर दुईचोटि यो वर्षन गरेकी थिए अहो एउटा नागरिकताको कारणले यति धेरै कुरा सोच्न पुगेछु म माइती आइपुगेको पनि पत्तै भएन मेरो अकस्मातको उपस्थितिले घरमा सबैजना छक्क पर्नुभयो हेर्दा हेर्दै खै किन हो आमाको अनुहारमा उदासीनता देख्न थाले उहाँले मेरो पाउदेखि शिरसम्म हेर्न थाल्नुभयो ल हेर सिन्दुर पोते केही पनि छैन बिहे भएकी छोरी मान्छेलाई यसरी रित्तै बस्न सुहाउँदैन के गरेर हिँडेकी हो आमाको अनुहार फेरिनुको रहस्य खुल्यो मैले हाँस्दै जवाफ दिए छि आमा पनि सधैँ लाउनुपर्छ भन्ने के छ र जे भए पनि लोग्नेको चिनो हो सौभाग्य हो लगाउँदा राम्रो हुन्छ रक्षा हुन्छ आमाले जे भन्नुभयो त्यो भन्दा विपरीत भएकी छु म पतिव्रताको खोल ओढेर खोक्रोपनालाई ढाक्नु छैन अब मलाई समयले बेग्लै हुन सिकाइरहेको छ त्यही चिनो र सौभाग्य दिने पुरुषका कारण म तडपी तडपी बाँचिरहेकी छु उसैको पर्खाइमा पटक पटक भत्किएकी छु ऊ माथिको आशाले एकान्तमा पीडा दिएको छ उसको आश्वासनले म माथि आक्रमण गरेको छ त्यसैले मलाई अब चासो हुन छाडेको छ यो जीवनलाई वैवाहिक देखाइरहन उसको नाममा सिन्दुर पोते र चुरा लगाइरहन पनि आवश्यक ठान्दिन म सफल वैवाहिक जीवनका लागि त पति पत्नी दुवैमा एक अर्काप्रति माया विश्वास र प्रेमको गहिरो आत्मीय भावना र गहिरो सम्बन्ध हुनुपर्ने हो जुन हामीमा छैन श्रीमानको चिनो सम्झेर हामी व्यर्थ श्रृङ्गारको जन्जालमा फस्छौ श्रीमानले चाहे श्रीमतीको चिनो ओढेको खै त सफल वैवाहिक जीवनका लागि अन्तरङ्ग प्रेम पो चाहिन्छ म त प्रेम बिनाको वैवाहिक जीवनमा वर्षौंदेखि झुन्डिरहेकी छु ऊ र म बीच अविश्वासको दूरी छ एउटा बिन्दुमा ऊ र अर्को बिन्दुमा म हामी बीच प्रेम भएको भए एउटै बिन्दुमा हुन्थ्यौं होला यसरी म हाम्रो सम्बन्धलाई गणितीय आधारले हेर्न पुग्छु मलाई हेरेर आमा अझै थाक्नु भएको छैन यतिखेरसम्म बुवा हामी आमा छोरीको कुरा सुन्दै हुनुहुन्छ पहिलो पटक निकै बुढो देखे उहाँलाई कपाल फुलिसकेछ अनुहारमा बुढ्यौलीका धर्साहरू थपिएछन् आँखामा बितेका दिनहरू छाया बनेर धमिलिएका छन् उहाँको आँखालाई निकै नियास्रो देखे त्यो आँखामा हेरेर विगतका दिनलाई सम्झे बुवाले मलाई काँधमा बोकेर पर पर पुर्याउनुहुन्थ्यो साँझ पख दरबारिया इलाकासम्म पुग्थ्यौं र त्यहाँका रुखमा छपक्क बसेका सेता बकुल्लाहरूलाई देखाउँदै भन्नुहुन्थ्यो हेर त छोरी त्यो रुखमा मैले के हो बुवा त्यो भन्दा उहाँ भन्नुहुन्थ्यो बकुल्ला हो अनि मैले भने थिएँ रुखमै फलेको हो त्यो मेरो यो सोधाइले बुवालाई खुब हाँसो उठेको थियो सम्झेर म एक्लै मुस्काएम निकै समयपछि आफू आउनुको कारण बताएँ आमा खुसीले पग्लिनु भयो ए ज्वाइँले तँलाई बोलाउनु भएको आमाको हर्षपूर्ण सुधाईको नमिठो जवाब दिन म विवश छु किनकि मैले आमालाई एकछिन खुसी पार्नका लागि ढाँट्न बेकार हुन्छ कहाँ हुनु म आफै जान लागे कि नि मैले भने त आफै कसरी आमालाई डरले निल्न थाल्यो त एक्लै अमेरिका बुवा पनि आश्चर्यचकित हुनुभयो हो बुवा म एक्लै जान्छु उता पुगेपछि त तपाईँको चुवाई भइहाल्नुहुन्छ नि सल्लाह त भयो होला नि अँ आउने कुरा उहाँलाई थाहा छ झुटो जवाफ दिए अलिकति झुट बोलेर आमा बुवाको मन ढुक्क हुन्छ भने किन नढाटु बुवाको नामबाट नागरिकता र पासपोर्ट निकाल्ने कुरा पक्का भयो म ढुक्क भए दाईले पनि आँट दिँदै भन्नुभयो जे गर्नुपर्छ म गरौँला दाई र म नागरिकताका लागि चिप्रकातिर लाग्यौं किन किन दाईसँग एउटा खुल्दुली मेटाउन मन लाग्यो सोधु कि नसोधु हुँदाहुँदै मुखबाट फ्याट्ट प्रश्न निस्किहाल्यो दाई तपाईँ किन बिहे गर्नुहुन्न बिहे खै के गरौँ उमेर पुगिसक्यो नि बुढो हुन लागिसक्नुभयो खै मलाई बिहे गर्ने मन नै छैन त्यसो नभन्नुहोस् न यति बेला बिहे नगरे कहिले गर्ने भो त्यस्तो कुरा नगर कस्तो तपाईँ त एक्लो छोराको बिहे नहुँदा आमा बुवाको मन रुँदैन त्यसो भए तिमीलाई सोध्छु जवाब देऊ है के सुन यदि तिम्रो श्रीमानले तिमीलाई आफ्नो घर र आमालाई हेर्नका लागि मात्र बिहे गरेको हो भने तिमी के खुसी छौ कस्तो प्रश्न बुझ्ने कोसिस गर प्रश्न साङ्गो पाङ्गो बुझेर पनि जवाफहीन भए कसरी जवाफ फर्काउ चुप लागेको देखेर दाईले भन्नुभयो हो जसरी तिमी जवाफहीन छौ त्यसरी नै जवाफहीन हुन सक्ने सक्नेछ मैले बिहे गरेपछि तिमी भाउजू किन किनकि मैले बुवा आमाको खुसीको लागि बिहे गरौँला उनलाई प्रेम गर्न खोजौँला तैपनि उनले मेरो साँचो प्रेम अनुभूत गर्न सक्दिनन् किन म अरू कसैलाई प्रेम गर्छु तपाईँले जसलाई प्रेम गर्नुहुन्छ उनैलाई बिहे गर्नुहोस् न त असम्भव किन उनी यहाँ छैनन् कहाँ छिन् त जवाफ फर्काउनु भएन छ्वास उम्रेका खैरा खैरा पातला दारी सुमसिमाउँदै मौन रहनुभयो उहाँको आँखामा आँसु रसायो खै कुरा के हो मैले बुझ्नै सकिन छि किन रुन्ची अनुहार केटा मान्छे भएर पनि यस्तो कमजोर हुन्छ र भने मैले भने केटा मान्छे भएर रुन हुन्न भन्ने यही समाजले त नारीलाई जति रोए पनि सुहाउने बनाइदिएको छ त्यसैले त मरि मरि रुन्छन् नारीहरू यस्तै सामाजिक धारणाका कारण कमजोर हुन्छन् नारीहरू लोग्ने मान्छे त जबरजस्ती पनि कठोर हुनुपर्छ मर्द हुन निष्ठुरी हुनुपर्ने उनीहरू रुनु त दुवैलाई छुट नि समय हेरी पो पर्छ मलाई मन पर्दैन आँसु लुकाएर पुरुषार्थ देखाउन दाईले आँसु झार्दै भन्नुभयो पहिलोचोटि देख्दै थिए कुनै पुरुषले आँसु पुछेको त्यसैले दुःख भन्दा पनि मलाई अनौठो अनुभूति हुन्छ हुन पनि नारीले जति कहाँ रुन्छन् र पुरुष के दाईले भने जस्तै पुरुषले साँच्चै पुरुषार्थ देखाउनकै लागि मात्र आँसु लुकाएका हुन्छन् त्यसो भए कति गाह्रो रहेछ उनीहरूलाई रुन मन लागेर पनि रुन नपाउने खै आज मेरो दाईलाई भने के भएछ कुन्नी म छक्क परेकी छु उहाँलाई यसरी रुन बाध्य पार्ने कुरा के हो भनेर मनमा कौतूहल लाग्यो किन रुनु भएको यसरी के भयो केही होइन नाकको डाँडी हुँदै झरेको आँसु पुस्दै भन्नुभयो तपाईँ मलाई ढाँट्दै हुनुहुन्छ भन्नुहोस् के भयो कहाँ छि नुनी छोडिदेऊ यहाँ छैन नुनी कतै त होलिन् नि होलिन् तर भेट हुन सक्दैन मतलब दस वर्ष पहिलेदेखि उनी हराइसकिन् कुरा बुझिन दाई त्यसो भए सुन भन्नुहोस् मेरो ध्यान झनै आकृष्ट भयो हाम्रो प्रेम सम्बन्ध जोडिएको झण्डै तीन वर्ष भएको थियो एक दिन बिहेको निर्णय गरेर हामी फर्कन्दै थियौँ घरमा पनि कुरा गर्ने योजना थियो हाम्रो उज्यालो अनुहार लिएर अध्ययारो साँझमा फर्किँदै थियो दुर्भाग्य त्यही अध्ययारो साँझ उसको लागि दुर्दशापूर्ण बन्यो बोल्दा बोल्दै दाई भयो म भने सबै कुरा सुन्न झनै आतुर थिएँ त्यसपछि के भयो भन्छु तर एउटा शर्त कस्तो शर्त यतिखेर हामी साथी मात्र हौ हेत यस्तो पनि कुनै शर्त हो र के के नै होला भन्ठाने कि त हामी पहिला पनि साथी नै थियौँ सँगै खेल्थ्यौँ झगडा गर्थ्यौँ म खुब दुःख दिन्थे तपाईँलाई दाई अलिकति हाँस्नु भयो तर तुरुन्तै उहाँको अनुहारबाट हँसिलो कान्ति बिलाएर गयो म मौन रहेँ हेर न त्यही साँझ उनलाई दुई तिनजना आवारहरूले बलात्कार गरेछन् भोलिपल्ट टोलमा हल्ला चल्यो मैले उनको अनुहार पनि हेर्न सकिन त्यसपछि उनलाई सबैले घृणा गर्न थाले उनी आफ्नै घर परिवारबाट पनि तिरस्कृत हुन थालिन् मलाई थाहा थियो कि जोसुकैले घृणा गरे पनि उनी त्यति कमजोर भएकी थिएनन् जब उनले म मौन भएको थाहा पाइन् तब भने उनी छटपटिन थालिन् एक दिन मेरो कोठामा आएर भनिन् मेरो बलात्कार हुनुमा मेरै दोष देख्छौ भने ठिकै छ तिमी मलाई प्रेम होइन घृणा नै गर म तिरस्कार र घृणाको पात्र भएर जीवन जिउन तयार छु तिमीलाई पनि थाहा छ कि म दोषी होइन भन्ने कुरा म पनि आफूलाई प्रष्ट चिन्न सक्छु हो म पशु सरहका पुरुषहरूबाट बलात्कृत भए तर यो मेरो मात्र बलात्कार होइन पुरा नारीको बलात्कार हो आमाको बलात्कार हो प्रकृतिको बलात्कार हो यो बलात्कारी केवल पुरुष सायद कुनै दिन बदलिनेछ यो समाज पनि अनि पुरुष पनि बलात्कार निष्कृत हुनेछन् त्यति बेला थाहा पाउनेछन् बलात्कारको पीड़ा यसो भनेर आवेशमा मेरो कोठाबाट निस्केकी थिइन् मैले रोक्न सके एउटा ठुलो गल्ती गरे मैले रातभर सुत्न सकिन बिहानै उठेर भेट्न जाँदा उनी घरमा थिएनन् आमा छोरी कहाँ गइन् भनेर रुँदै थिइन् उनी त्यसरी जुन दिनदेखि हराइन् त्यस दिनदेखि झन् ममा उनीप्रति प्रेम बढेको छ जुन प्रेम अब म अरूलाई गर्नै सक्दिन कुनै दिन उनी फर्किनेछन् भन्ने मलाई आशा छ त्यही आशाले मलाई जीवनमा संघर्ष गरेर बाँच्न प्रेरित गरिरहेको छ मलाई लाग्छ उनी पनि कतै सङ्घर्ष गर्दैछिन् दाईको आँखामा आँसु सलबलाउन थाल्यो उहाँको कुरा सुनेपछि म पनि स्तब्ध भएँ यो एउटा मार्मिक सत्य कथा हो बलात्कारको शिकार भएकी प्रेमिकाको प्रतीक्षामै जीवन बिताउन तत्पर मेरो दाई कति आदर्श व्यक्ति हुनुहुँदो रहेछ म दङ्ग परे अहो अहिलेको जमानामा यस्तो गर्न सक्ने व्यक्तिलाई एउटा आदर्श प्रेमीको नाम मात्र पर्याप्त हुने छैन यस्तै सोचे बाटोमा कुरा गर्दै हिँड्दा ट्याक्सी चढ्ने बिर्सिएछौ घडी हेर्दा साढे भइसकेको थियो आज पक्कै काम बन्दैन भन्ने सोच्यौं त्यसैले भोलिपल्ट दाजु बहिनीसँगै जिल्ला प्रशासन कार्यालय जाने निर्णय गर्यौं त्यसपछिको बाँकी सबै समय दाईसँग बिताए मैले दाजु बहिनीको सम्बन्धको मिठो अनुभूति लिएर निधाए रात अचानक मध्यरातमा मलाई ऐठन भयो दाईकी प्रेमिकाको चितकार कानभरि गुन्जिएको सुने सुनसान रातमा हु हु हु गरेको आवाज मेरो मनस्थिति भरि कुर्लिन थाल्यो म छटपटिन खोजे तर हात खुट्टा चलाउन सकिन म बरबराउन थाले के के बोले थाहै पाइन बल्ल घुँडा चलाए त्यही बेला एक हुल ठिटाहरू मेरो सपना सपनासँगै गायब भए म बिउझेँ मैले तिनीहरूलाई लखेट्न खोजेकी थिएँ तर सकिन मेरो जिउभरि पसिनै पसिना भएछ ज्वरो आउला जस्तै गरेर भतभते जिउ तातिएको रहेछ पानीले निधार भिजाए केही चिसो भयो त्यसपछि पटक्कै निधाउन सकिन एउटी अपरिचित पीडित नारीलाई खुब सम्झे उठेर बत्ती बाले उस्तै थियो कोठा सुनसान र बाहिर चकमन्न रात कुकुर भोकेको आवाज होचिल्की के हो कराइरहेको आवाज मेरो शरीर सिरिङ सिरिङ भइरह्यो प्रियजन होलीको डायरी उपन्यासकार मनिषा गौचनको एउटा नारीवादी दृष्टिकोणबाट लेखिएको उपन्यास भनेर धेरै समालोचक समीक्षकहरूले विश्लेषण गर्ने गरेका छन् हुन पनि आज प्रस्तुत गरिएको पाटोमा मूलत नारीलाई समाजले हेर्ने असमान दृष्टिकोण प्रतिको विद्रोहका स्वरहरू उरालिएको छ ओल्लीले नारी भएकै कारण र ओल्लीका साथीहरूले पनि नारी भएकै कारणले अनेकौं यातनाहरू खप्नु परेको छ जीवनमा अनेकौं बाधा व्यवधानहरू सहनु परेको छ यसका अलावा ओलीले आफ्नो पतिसँगको सम्बन्धको अर्थ पनि खोज्ने प्रयास गरेकी छिन् त्यही अर्थ खोज्नका लागि अब आफ्नो पति भएको देश अमेरिका जानका लागि गरेकी छन् प्रियजन अब के होला त ओली अमेरिका जालिन गए कसरी जालिन र उहाँ गएपछि आफ्नो पतिसँगको सम्बन्धको अर्थ के कसरी प्राप्त गर्लिन् त ओलीले यसका विषयमा आगामी श्रृङ्खलामा पक्कै पनि हामी प्रकाश पार्नेछौ प्रियजन शब्द शिविरका विषयमा तपाईँको कुनै पनि प्रतिक्रिया सुझाव वा शब्द शिविरमा कुनै कृति वाचन गरियोस् भन्ने चाहनुहुन्छ भने पनि लेखेर पठाउनका लागि अनुरोध गर्छौ र उपन्यासकार मनिषा घोषण प्रति ओलीको डायरी सुनेपछिको कुनै प्रतिक्रिया छन् भने पनि लेखेर पठाउनका लागि हामी अनुरोध गर्छौ जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबीएफएम टाइप गर्नुपर्ने हुन्छ आरबिएफएम टाइप गरिसकेपछि एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छमा पठाउनुहोस् यो आग्रह सहित आगामी शुक्रबार अर्थात् भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा मनिषा गौचनको उपन्यास उल्लीको डायरीको वाचनसँगै उपस्थित हुनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री